भारतको दार्चुलाबाट झरिरहेको सुक्खा पहिरोले दार्चुला सदरमुकाम जोखिममा चुरे भावर क्षेत्रका दर्जनौं बस्तीहरू विकासका पूर्वाधारबाट वञ्चित निर्माणाधीन चमेलिया जलविद्युत आयोजनाको निर्माणको काम एक वर्षमा सकिने सा घुरिएको सुरुङ खुलाउन यसअघि लागतको पुनर्मूल्याङ्कन गर्न समिति गठन सुदूरपश्चिममा संस्थागत सुत्केरी गराउनेको संख्या घट्दै एक आर्थिक वर्षमा तीन प्रतिशतले कमी स्वास्थ्य बजेट सुदूरपश्चिममा सबैभन्दा बढी कैलाली र सबैभन्दा कम बाजुरामा र कञ्चनपुरमा हात्तीको आक्रमणबाट महिलाको ज्यान गयो ओछाममा रुखबाट खसेर बालिकाको मृत्यु प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु महाकाली नदीमा भारतको धारचुलाको खोतिला धारबाट सुक्खा पहिरो आउँदा धारचुला सदरमुकाम खलङ्गा जोखिममा परेको छ धारचुला भन्दा माथिको खोतिला धार पुरै सुक्खा पहिरोको रूपमा आएपछि महाकाली नदीको धार नेपालतिर फर्किने जोखिम बढेको हो नदीको आधा भागले नेपालतिर हानेको छ गत असौज अठार गतेबाट आउन शुरू गरेको सुक्खा पहिरो शुक्रबार राति बढेको हो खोतिला धारको झण्डै तीन सय मिटर माथिबाट पुरै डाँडो भत्काई भत्कि रहेको छ पुरै सुक्खा डाँडा पहिरोको रूपमा आएपछि धारचुला र खोतिलाको सम्बन्ध टुटेको छ भने सदरमुकाम खलङ्गा बाँगा बगडवासी बाढी पस्ने डरले चिन्तित भएका छन् महाकाली नदीमा पहिरो खसेपछि नदीको आधा भाग नेपालतिर हानिएपछि स्थानीय सुत्न पाएका छैनन् राति साढे एघार बजेबाटै धारचुलाका प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीको नेतृत्वमा सुरक्षा निकायका प्रमुख एवं सुरक्षाकर्मी र स्थानीय प्रभावित क्षेत्रमा ड्युटीमै खटिएका थिए नदीले नेपाल पट्टी हानिएपछि बाघा बगरका स्थानीयले रातभर सुत्नै नपाएको स्थानीय पशुपति महराले बताउनुभयो नदीले नेपालतिर हानेको ठाउँमा नेपालपट्टि तटबन्ध निर्माणको काम नभएको हुँदा झन खतरा बढेको हो कञ्चनपुर र कैलालीको चुरी क्षेत्रका दर्जनौ बस्तीहरू विकासका पूर्वाधारहरूबाट वञ्चित रहेका छन् स्वास्थ्य शिक्षा खानेपानी तथा बाटोघाटोबाट समेत वञ्चित रहेका चुरे भावर क्षेत्रका ती बस्तीहरू अनकन्टार बासस्थान जस्तै देखिन्छन् कञ्चनपुरको कृष्णपुर नगरपालिकाभित्र पर्ने चुरे भावर क्षेत्रका कुमगडा एक्लिकडा धौलीपानी गोजिया लगायतका गाउँहरूमा न स्वास्थ्य सेवाका नाममा स्वास्थ्य स्वयंसेविका समेत नभएको कुमगडाका स्थानीय टोप बहादुर महराले बताउनु भएको छ कञ्चनपुर र कैलाली जिल्ला समेत छुट्याउन नसक्दा यी गाउँ गाउँका बासिन्दाहरू कोही आफूलाई कञ्चनपुर त कोही कैलालीको भन्ने गर्दछन् कञ्चनपुर र कैलालीको तराईमा बसोबास गर्ने मानिसहरूलाई चुरी भावर क्षेत्रमा बस्तीहरू छन् भन्ने पत्तो समेत नभएको गोजियाका प्रताप बोहराले गुनासो गर्नुभयो विक्रमसम्म दुई हजार बत्तीस सालदेखि बस्ती बसाइएका कञ्चनपुरको कृष्णपुर नगरपालिकाको भावर क्षेत्रका कुमगडा एक्लेगडा धौलेपानी गोजिया तथा कैलारीका चुरी चाप लगायतका दर्जनौ गाउँका एक सय बाइस परिवार विकासका सबै पूर्वाधारबाट वञ्चित रहेका छन् सरकारले चुरे भावर क्षेत्रका बस्तीहरूलाई हिँड्दै नहरेको र अहिले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका नाममा आफूहरूको बेचली गर्न लागेको समेत स्थानीय बासिन्दाले गुनासो गरेका छन् दार्चुलाको शिखर गाविसमा निर्माणाधीन तीस मेगावाटको चमेलिया जलविद्युत आयोजनाको निर्माण एक वर्षमा सकिने भएको छ नेपाल विद्युत प्राधिकरण आयोजना ठेकेदार कम्पनीहरू र परामर्शदाताले चमेलियाको निर्माण अर्को वर्षको पुस अर्थात् सन् दुई हजार सत्रको डिसेम्बरमा सक्ने प्रतिबद्धता गरेका हुन् सन् दुई हजार सत्र डिसेम्बरदेखि चमेलिया आयोजनाले विद्युत उत्पादन शुरू गर्ने नेपाल चमेलिया जलविद्युत आयोजना प्रमुख अजय कुमार दाहालले जानकारी दिनुभएको छ प्राधिकरण ठेकेदार कम्पनीहरू र परामर्शदाताले आयोजनाबीच निर्माण सन् दुई हजार सत्रको डिसेम्बरभित्र सक्ने गरी अन्तिम सम्झौता भएको आयोजना प्रमुख दाहालको भनाइरहेको छ सिभिल तर्फको निर्माण आउँदो वर्षको असोजको दोस्रो साता सकिन्छ भने इलेक्ट्रोमेकानिकल उपकरण जडान गर्न करिब त्यसको सत्तरी दिन लाग्नेछ आयोजनाले असोज चौध गते नयाँ कार्यतालिका ऊर्जा मन्त्रालयलाई बुझाएको हो प्राधिकरण ठेकेदार र परामर्शदाताबीच छ असोजमा खुम्सिएको सुरुङ खुलाउन असोजको दोस्रो साताबाट शुरू गर्ने आठ बुढे प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको थियो खनिसकिएको सुरुङमध्ये कमजोर भूबनौटका कारण आठ सय त्रिचालिस मिटर खुम्चिएकोमा हालसम्म छ सय पन्ध्र मिटर खुलाइएको छ दुई सय अठाइस मिटर खुलाउन बाँकी रहेको छ नेपाल सरकार र प्राधिकरणको खर्चमा चमेलियाको बाँध सुरुङ विद्युत गृह लगायतका सिभिल संरचनाको निर्माण भइरहेको छ यसको ठेकेदार चाइना गेजुवा ग्रुप अफ कम्पनीज सिजिजिसी र परामर्शदाता शाह हुन् यसै गरी कोरियन एक्जिम बैङ्कको सहुलियत ऋणमा आयोजनाको प्रसारण लाइन इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलको काम भइरहेको छ हालसम्म अतोरियादेखि दार्चुलासम्मको कुल एक सय बत्तीस केभीको प्रसारण लाइन अन्तिम चरणमा पुगेको छ अतरियादेखि दार्चुलासम्म चार सय बाह्रवटा टावर राखिएका छन् यसको ठेकेदार कोरियन कम्पनी केएचएनपी हो सिभिल संरचना निर्माण प्रभावित हुँदा यसको असर मुख्य गरी इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल आयोजनामा परेको थियो आयोजना पुरै लागत पन्ध्र अर्बभित्र सक्ने आयोजना प्रमुख दाहालको भनाइ छ यसैबीच प्राधिकरण सञ्चालक समितिले साँघुडीको सुरुङ खुलाउन यसअघि भएको एक अर्ब नौ करोड अडतिस लाख रुपियाँ भ्याडसहित लागतको पुनर्मूल्याङ्कन गर्न समिति गठन गरेको छ लागत स्वीकृतिमा चलन चल्ती भन्दा बढी दर दिएर अनियमितता भएको ठहर गर्दै संसदको सार्वजनिक लिएका समितिले भुक्तानी रोक्न निर्देशन दिएको थियो सुदूरपश्चिममा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा संस्थागत सुत्केरीको संख्या घटेको पाइएको छ आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरमा सुदूरपश्चिममा संस्थागत सुत्केरी हुनेको संख्या छैसठी प्रतिशत रहेकोमा गत आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा त्रिसठी प्रतिशत रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपाल डोटीले जनाएको छ स्वास्थ्य मन्त्रालयले दिएको लक्ष्य बढी भएको र गर्भवतीको संख्या कम भएकाले पनि संस्थागत सुत्केरीको संख्या कम भएको देखिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका सूचना अधिकृत वन्दना भट्टले जानकारी दिनुभयो गत आर्थिक वर्षमा सबैभन्दा बढी अछाममा चौहत्तर प्रतिशत संस्थागत सुत्केरीको संख्या रहेको छ भने सबैभन्दा कम कैलालीमा बयालिस प्रतिशत मात्रै संस्थागत सुत्केरीको संख्या रहेको छ सुदूरपश्चिममा पहाड़ी जिल्लाको तुलनामा तराईका जिल्लाहरूमा संस्थागत सुत्केरीको संख्या कम रहेको पाइएको छ क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार गत आर्थिक वर्षमा बाजरामा अडसठी प्रतिशत बझाङमा सत्तरी प्रतिशत डोटीमा त्रिहत्तर प्रतिशत कञ्चनपुरमा बाहन्न प्रतिशत संस्थागत सुत्केरी हुनेको संख्या रहेको छ यस्तै डडेलधुरामा अडसठी बैतडीमा छैसठी र दार्चुलामा अन्ठाउन्न प्रतिशत संस्थागत सुत्केरीको संख्या रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षेत्रीय सहकुष्ठ अधिकृत मनोज ओझाले जानकारी दिनुभएको छ यस्तै नेपाल सरकारको प्रोटोकल अनुसार चार पटक जाँच गराउनेको संख्या भने क्षेत्रभरि सन्ताउन्न प्रतिशत मात्र रहेको उनले बताएका छन् संस्थागत सुत्केरी र गर्भ जाँच गराउनेको संख्या केही बढी भए पनि सुत्केरी पछिको जाँच गराउनेको संख्या सुदूरपश्चिमभरि न्यून रहेको छ सुत्केरी भएको चौबिस घण्टा तीन दिन र सात दिनभित्र स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने भए पनि त्यस्तो जाँच गराउनेको संख्या उन्तिस प्रतिशत मात्र रहेको पाइएको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तरका लागि जिल्लागत बजेट तथा कार्यक्रमको निर्धारण गरेको छ मन्त्रालयले जिल्लाको आवश्यकता र विगतमा भएका खर्चको आधारमा यो वर्ष बजेट र कार्यक्रम निर्धारण गरेको हो मन्त्रालयले विभिन्न एघार शीर्षकमा जिल्ला स्तरमा सञ्चालन हुने कार्यक्रम तथा बजेटको विवरण सार्वजनिक गरेको हो जस अनुसार सुदूरपश्चिमाञ्चलका नौवटै जिल्लाका लागि पनि कार्यक्रम तथा बजेट विवरण उल्लेख गरिएको छ मन्त्रालयले उल्लेख गरेको विवरण अनुसार आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तरमा राष्ट्रिय स्वास्थ्य तालिम देशका अन्य जिल्लाका साथै सुदूरपश्चिमका बाजुरा बझाङ कैलाली र दार्चुलामा मात्र सञ्चालन हुने भएको छ सुदूरपश्चिमका अछाम डोटी कञ्चनपुर डडेलधुरा र बैतरीमा भने राष्ट्रिय स्वास्थ्य तालिम सञ्चालन नहुने मन्त्रालयले सार्वजनिक गरेको उक्त विवरणमा उल्लेख गरिएको छ मन्त्रालयले आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तरमा सञ्चालन गर्न लागेको एघार शीर्षकका विभिन्न कार्यक्रममा सुदूरपश्चिममा सबैभन्दा बढी बजेट कैलालीमा छुट्याइएको देखिएको छ भने सबैभन्दा कम बाजरामा छुट्याइएको देखिएको छ सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीमा सात शीर्षकमा बजेट तोकिएको छ भने बाजुरामा चार शीर्षकमा सबैभन्दा कम बजेट तोकिएको छ यस्तै यस क्षेत्रकै गहन विषयको रूपमा रहेको एकीकृत महिला स्वास्थ्य तथा प्रजनन स्वास्थ्य कार्यक्रमका लागि सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीमा बजेट छुट्याइएको छ उक्त कार्यक्रमका लागि कैलालीमा आठ करोड बयासी लाख बासठी हजार बजेट छुट्याइएको उल्लेख गरिएको छ सोही कार्यक्रमका लागि सबैभन्दा कम भने डडेलधुरामा दुई करोड छत्तीस लाख पच्चिस हजार बजेट छुट्याइएको छ यसै गरी एकीकृत बाल स्वास्थ्य तथा पोषण कार्यक्रम सुदूरपश्चिमका जिल्लाहरूमध्ये सबैभन्दा कम दार्चुलामा एक करोड नौ लाख एकाउन्न हजार बजेट उल्लेख गरिएको छ भने सबैभन्दा बढी डोटीमा दुई करोड एकसठी लाख सन्ताउन्न हजार बजेट छुट्याइएको मन्त्रालयले जनाएको छ औलो तथा कालाजार रोग नियन्त्रणका लागि भने यस क्षेत्रमा सबैभन्दा बढी कैलालीमा दुई करोड अठाइस लाख पचपन्न हजार बजेट तोकिएको छ भने सबैभन्दा कम बाजरामा त्रिपन्न लाख पाँच हजार बजेट तोकिएको छ यस्तै कुष्ठरोग नियन्त्रण कार्यक्रमका लागि सुदूरपश्चिममा सबैभन्दा कम बाजरामा अन्ठाउन्न हजार मात्र बजेट राखिएको र सबैभन्दा बढी कैलालीमा सत्र लाख उनान्से हजार बजेट छुट्याइएको मन्त्रालयले उल्लेख गरेको छ साथै प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण कार्यक्रमका लागि यस विकास क्षेत्रमा सबैभन्दा कम बाजुराका लागि बारसठी लाख बत्तीस हजार रहेको बजेट छुट्याइएको छ र सबैभन्दा बढी कैलालीमै एक करोड अठहत्तर लाख छ्यासी हजार बजेट तोकिएको छ यसै गरी क्षयरोग नियन्त्रण कार्यक्रमका लागि सुदूरपश्चिममा सबैभन्दा कम डडेलधुरामा एघार लाख पञ्चासी हजार मात्र बजेट तोकिएको छ भने सबैभन्दा बढी कैलाली कार्यवाहीमा छप्पन्न लाख पञ्चानब्बे हजार तोकिएको मन्त्रालयले जिल्लागत रूपमा सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ आयुर्वेद सेवा कार्यक्रमका लागि भने सुदूरपश्चिममा सबैभन्दा कम बाजरामा छब्बीस लाख सात हजार बजेट छुट्याइएको र सबैभन्दा बढी डोटीमा एकचालिस लाख चौवालिस हजार रकम छुट्याइएको मन्त्रालयले जनाएको छ साथै स्वास्थ्य शिक्षा सूचना तथा संचार कार्यक्रम र अस्पताल निर्माण सुधार तथा व्यवस्थापन सूचना प्रणाली शीर्षकमा समेत कैलालीमै बजेट बढी छुट्याइएको छ भने आपूर्ति व्यवस्थापन कार्यक्रममा मात्र दार्चुलामा सबैभन्दा बढी बजेट छुट्याइएको छ कञ्चनपुरमा अस्पताल निर्माण सुधार तथा व्यवस्थापन सूचना प्रणालीका लागि सबैभन्दा कम बजेट छुट्याइएको छ डडेलधुराको कोटेली गाविसमा हिजो भगवती माताको मूर्ति स्थापनाका लागि शिलान्यास गरिएको छ एक औपचारिक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहले गाविसको वडा नम्बर एकमा रहेको मस्टा मन्दिर परिसरमा चौबिस फिट अग्लो बन्न लागेको मूर्तिको शिलान्यास गर्नु भएको हो उक्त मूर्ति निर्माणको कुल लागत अठार लाख लाग्ने बताइएको छ चन्दा संकलनबाटै जिल्ला सदरमुकामदेखि एघार किलोमिटर दूरीमा रहेको ठाउँमा निर्माण गरिन लागेको उक्त मूर्ति ढुङ्गा छड सिमेन्ट लगायतका निर्माण सामग्रीले स्थापना गरिनेछ चन्दा संकलनबाटै मूर्ति निर्माणको लागत रकम सङ्कलन भइरहेको हाम्रा कोटेरी सहयोगी शेरबहादुर साउदले जानकारी दिएका छन् हिजो आयोजित मूर्तिको शिलान्यास कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो कञ्चनपुरको बेलौडी नगरपालिकामा हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ बेलौडी नगरपालिका पन्ध्र रामघाटका आसाराम चौधरीकी पैंतिस वर्षीय श्रीमती सुन्दरी चौधरीको हात्तीको आक्रमणबाट ज्यान गएको हो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार हिजो दिउँसो रामघाट स्थित घरबाट चान्दिउ जाने क्रममा हात्तीले श्रीमान र